You are listening Nepali music at slnepal.com. गरौँ म र उहाँ हाँस्दै बस्छु इट्स नन अफ बिजनेस ओके केस काटौँ या पालौँ क्लासमा म्यामलाई लाइन मारौँ कसलाई केको टेन्सन हाम्रो मनको राजा हामी पढ्नमा छौँ ज्ञानी अलिकति चर्चाको जुन बेला छ नानी बानी डेटिङ गर्छौँ ड्याटिङ जान्छौँ मनको धोको फेर्छौँ I simply don't understand why do people go mad देशको माटो लाग्छ प्यारो हुइला बाबु नेसन आफै पुरा गर्छौ नयाँ जेनेरेसन वी लभ आवर नेसन